प्रतिशत निरीक्षरलाई साक्षर बनाई साक्षर साक्षर नगरपालिका घोषणा गरिएको खैरेनीमा साक्षर कक्षाको जिम्मा पाएको सामुदायिक अध्ययन केन्द्र खैरेनीका अध्यक्ष गोपाल भरियालले जानकार दिनुभयो उहाँका अनुसार नगरमा कुल निरीक्षर सात हजार दुई सय छत्तीसजना रहेकोमा छ हजार आठ सय छयासी अर्थात पञ्चानब्बे दशमलव एक छ प्रतिशत साक्षर भएपछि साक्षर नगर घोषणा गरिएको हो बाँकी रहेकाहरू वृद्ध अशक्त र आँखा नदेखिने समस्या रहेकाहरू रहेको अध्ययन केन्द्रका अध्यक्ष भरियालले बताउनुभयो जसमध्ये आठ सय सत्तालिस दलले तीन हजार एक सय एक जनजाति र बाँकी दुई हजार नौ सय अडतिसजना अन्य समुदायका साक्षर कक्षामा सहभागी थिए खैरेनी नगरपालिकामा खैरेनी सामुदायिक अध्ययन केन्द्र सहयोगी महिला साना किसान सहकारी संस्था सृजनशील थारू समाज र कुम्रोज सामुदायिक अध्ययन केन्द्रले साक्षरता कक्षा सञ्चालन गर्ने जिम्मा पाएका थिए चितवनका स्थानीय विकास अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यमा भएको साक्षर नगरपालिका घोषणा कार्यक्रममा चितवनका साइक प्रमुख जिल्लाधिकारी शिवराम गेलाल खैरेने उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठ वामबुद्धि प्रेम रिमाल नेपाली कंग्रेसका राजेन्द्र चौधरी नेकपा एमालेका प्रणा डल्लाकोटी एकीकृत नेकपा माओवादीका रामेश्वर पोखरेल नेकपा मालेका श्रीकृष्ण थपलिया राप्रभाका देवराज कणेल सद्भावना पार्टीका राजकुमार वर्तौला संघीय लोकतान्त्रिक मासका टिकेन्द्र चौधरी खैरिने उच्च माविका प्रधान अध्यापक भरत पोखरेल महिला समन्वय समितिकी उपाध्यक्ष सुशीला ओप्रेल उप्रेदी लकाते बोल्दै साक्षर घोषणा गरिसकेपछि चुनौती पनि त्यत्तिकै रहने भएकाले निरक्षरतालाई पूर्ण रूपमा उन्मूलन गर्न सबै जुट्नुपर्ने बताएका थिए घोषणा कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत पुरूषोत्तम शर्मा पौडेलको अध्यक्षतामा भएको थियो साक्षर घोषणा अघि विभिन्न झाँकी सहितको र्यालीले नगर परिक्रमा गरेको थियो सन् दुई हजार पन्ध्रभित्र नेपालबाट निरक्षर उन्मूलन गर्ने उद्देश्य अनुसार चितवनमा पनि साक्षर कक्षा सञ्चालनबाट निरक्षरलाई साक्षर बनाउने क्रम बढ़ेको छ जिल्लामा हालसम्म एक दर्जनभन्दा बढ़ी गाविस तथा भरतपुर र रत्नगर नगरपालिकाका केही ओडाहरूलाई साक्षर घोषणा गरिसकेको छ सरकारले गरीब असहाय वृद्ध लगायतका लागि निशुल्क औषधि उपलब्ध गराउने घोषणा गरे पनि बजेट निकासा नभएपछि सरकारी अस्पतालमा समस्या उत्पन्न भएको छ चितवनको भरतपुर अस्पताल सहित देशभरका आठवटा अस्पतालबाट लक्षित समुदायलाई निशुल्क औषधि वितरण थालिएको थियो दुई वर्ष अघि औषधि वितरण थालिए पनि हालसम्म बसेर निकासा नहुँदा अस्पताललाई समस्या उत्पन्न भएको छ भरतपुर अस्पतालले आफ्नै परिसरमा भाडामा बसेका दुई फार्मेसीलाई फार्मेसीबाट झण्डै रु एक करोड़ बराबरको औषधि खरिद गरेर बाँडिसकेको जनाएको छ अस्पतालमा खोलिएको सामाजिक एकाइले अति गरी सचिव अपाङ्ग ज्येष्ठ नागरिक महिला स्वास्थ्य स्वयंसेविका लैंगिक हिंसा पीड़ित द्वन्द पीड़ितलाई निशुल्क रूपमा औषधि वितरण गर्दै आएको छ सरकारको घोषणासँगै औषधि वितरण भए पनि बजेट भने निकासा नभएको अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर हरिबहादुर केसीले बताउनुभयो उहाँका अनुसार शिविरमा रहेका माओवादी लडाकु सेना स्थानीय श्रीराज मेडिकल हलमा करिब रु अस्सी लाख र साझाको फार्मेसीमा रु सोह्र लाख बराबरको भुक्तानी गर्न बाँकी रहेको छ ती फार्मेसीले अस्पताललाई बुझाउनु पनि भाडा रकम रोकेका छन् औषधिको ठूलो रकम भुक्तानी नभएपछि भाडा रकम बुझाउन नसकिएको श्रीराम मेडिकल हलका संचालक जनक पौडेलले बताउनुभयो अस्पतालले तत्कालीन माओवादी लडाकुको शिविरका बिरामीका लागि उपलब्ध गराएको औषधिको रु एघार लाख पचास हजार समेत हालसम्म निकासा नभएको अस्पतालका लेखा प्रमुख सूर्यमणि कणेलले बताउनुभयो अस्पताल परिसरका फार्मेसीबाट उठ्ने भाडा रकमबाट अस्पताल विकास समितिले कर्मचारीको तलब भत्ता अत्यावश्यक सामग्री खरिद लगायतका काम गर्दै आएको छ औषधिको रकम निकासन नभएर भाडा रकम रोकिएपछि अस्पताल विकास समिति मार्फत हुने काम रोकिएको लेखा प्रमुख कणेलले बताउनुभयो लामो समयदेखि निकासा हुन नसकेको रकममा निकासाका लागि आफू आएपछि पटक पटक ताकेता गरिरहेको मेडिकल सुपरिटेण्डेन्ट डाक्टर केसीले बताउनुभयो अस्पतालका चिकित्सक र स्वयंमा मिश्र समेत कारले समयमा अस्पतालमा नबस्ने गुनासो आइरहेका बेला भरतपुर अस्पतालमा मेसो नियुक्त भएर आएका केसीले भने बिहानदेखि बेलुकीसम्म पूरै समय अस्पताललाई दिँदै आउनु भएको छ चितवन क्षेत्र नम्बर चारबाट विशेष सभासद रामकृष्ण घिमिरेले तोकिएको समयमा संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ संविधान लेखनका लागि संविधान सभा भवनभित्र कार्यतालिका अनुसार काम भइरहेको भन्दै तोकिएको समयमा संविधान जारी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो नेपाली कंग्रेस शुभेच्छुक संघ संस्थाद्वारा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै सभासद घिमिरेले अहिले सरकारको काम संविधान निर्माणतर्फ केन्द्रित भइरहेको हुँदा संविधान जारी गर्नुहुने नहुने भन्ने विषयमा दुविधा नरहेको बताउनुभयो संविधान जारी गर्ने सँगै देशको विकासका काममा पनि सरकारको ध्यान गएको भन्दै जनताले अब छिट्टै विकासका विकास महसुल गर्ने गरी बजेट आउने सभासद घिमिरेले बताउनुभयो शुभेच्छुक संस्था समन्वय समितिका संयोजक विष्णु प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कंग्रेस चितवनका सभापति टिक प्रसाद गुरूङ सचिवहरू जितनारायण श्रेष्ठ सुनिल श्रेष्ठ कृषि तथा वन विश्वविद्यालयका रजिष्ट्रार श्रीकान्त घिमिरे प्राध्यापक संघका केन्द्रीय महासचिव प्रकाश अधिकारी प्रजातान्त्रिक कानून व्यवसायी संघका अध्यक्ष विष्णु अर्याल नेपाल स्वास्थ्य कर्मी संघका अध्यक्ष दुर्गा प्रसाद चापागाई नेपाल कर्मचारी युनियन चितवनका अध्यक्ष कृष्ण प्रसाद प्रासुले प्रजातान्त्रिक विचार समाज चितवनका अध्यक्ष नारायण प्रसाद चालिसे नेपाल शिक्षक संघ चितवनका अध्यक्ष ध्रुव पोखरेल बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष देवेन्द्र सुवेदी लगायतले बोल्नु भएको थियो चितवनको सौराहमा वृक्षारोपण अभियान शुरू भएको छ सौराहलाई स्वच्छ सफलता र सुन्दर नखरी बनाउन हरियाली सौरा अभियान थालिएको क्षेत्रीय होटलसँग संघ सौराहका पूर्व अध्यक्ष हरिभक्त घिमिरेले जानकार दिनुभयो सौराहमा यसअघि निर्माण भएको गुरु योजनामा पनि वृक्षारोपण र व्यवस्थित बचावलाई प्राथमिकता दिइएको छ सोही योजना अनुसार हरियाली सौरा अभियान थालिएको गुरु योजना निर्माण समितिले जनाएको छ यो वर्ष सौराहको क्षेत्रमा मात्रै एक हजार भन्दा बढ़ी बिरूवा रोप्ने योजना छ जिल्ला वनले पनि चितवनमा वृक्षारोपणलाई प्राथमिकता दिएको छ नेपालकै तेस्रो पर्यटकीय गन्तव्य भएर पनि सौरा व्यवस्थित हुन सकेको छैन त्यहाँका रेस्टुरेन्ट व्यवसायले सिमना उज्यालो सौराह कार्यक्रम शुरू गरेका छन् त्यसैले सबै कुरालाई व्यवस्थित गर्न अभियान चलाइएको पर्यटन व्यवसायले बताएका छन् चितवन आउने पर्यटक थारू सांस्कृतिक पहिचानसँगै जंगली जनावरको अवलोकन तथा हात्ती सफारीका लागि लालयत हुन्छन् सौराहमा अहिले एक सय भन्दा बढ़ी सुविधा सुविधा सम्पन्न होटलहरू रहेका छन् चितवन सञ्चालित पशुपालनलाई घाँसमा आधारित बनाउनु पर्नेमा गुवा पशुपालक कृषकहरूले जोड़ दिएका छन् उनीहरूले घाँसमा आधारित पशुपालनको विकास हुन नसक्दा पशुपाल फस्टाउन नसकेको भन्दै घाँसमा आधारित बनाउन जोड़ दिएका हुन् चितवनमा अनुदान प्राप्त गाई स्रोत केन्द्र र व्यावसायिक पाडापालन कार्यक्रमका लागि विभिन्न परजीवी नियन्त्रण गर्ने औषधि वितरण कार्यक्रममा बोल्दै चितवनका गुवा कृषकहरूले यस्तो जोड़ दिएका हुन् कार्यक्रममा बोल्ने पाडापालक कृषकहरूले बजार समस्या भएको भन्दै राज्यले बजारको समेत व्यवस्था गर्न माग गरेका थिए जिल्ला पशु सेवा कार्यालय चितवनले आयोजना गरेको सो औषधि हस्तान्तरण कार्यक्रममा तेह्र प्रकारको औषधि वितरण गरिएको थियो जिल्ला पशु सेवा कार्य चितवनका अध्यक्ष डाक्टर रामकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक संघका केन्द्रीय सदस्य भगीरथ तिमल सेना पत्रकार महासंघ चितवनका सदस्य गोविन्द घिमिरे किशोर रावल नारायण खनाल खगराज पाठक पशु चिकित्सक महेन्द्र शाह खिमराज तिमल सेना कार्कले बोलेका थिए पशुकालीले आशा अनुदान प्राप्त पाँचवटा पाडा पालन पचास पचास हजारका दलले र एकवटा गाई स्रोत केन्द्रलाई एक लाख दस हजार बराबरको औषधि वितरण गरेको हो अनुदानमा गाउँलेलाई दिने सुपा नेट झुलो पैसा लिएर दिने गरेको भन्दै स्थानीयले अनियमितता भएको आरोप लगाएका छन् ग्रामीण भेगका बासिन्दालाई लामखुट्टेको टुकाईबाट बचाउन अनुप्रासका सोह्र गाविसमा स्वास्थ्य विभाग र ग्लोबल फण्डको सहयोगमा सुपा नेट झुल वितरण गरिएको थियो झुल वितरणको जिम्मा पाएको आरडीफ नामक गैर सरकारी संस्थाले गाविस सचिवको मिलेमत्वमा झुललाई वितरण नगरी रकम हिनामिना गरेको स्थानीयले आरोप लगाएका हुन् झुल वितरणको चट्टाङको संकलन गरेको र पछि नदिएको भन्दै देउराली गाविसका बासिन्दाले गाविस कार्यमा तालाबन्दी समेत गरेका छन् देउराली कोडा नम्बर सात र आठमा तथ्याङ्क संकलन गरिएका घरधुरीले झुल नपाएपछि गाविस सचिव हरिनारायण आचार्य र आरडीएफ संस्थाको मिलेमतोमा अनित्रै झुल बिक्री गरी गाउँलेलाई नदिएको भन्दै गाविसमा तालाबन्दी गरिएको हो नलप्रासीको दुम्कीबास नयाँ बेलहानी तमसरिया पर्सौली देवसुली देउराली दिव्यपुरी रचर रतनपुर लका सातका गाविसमा एक परिवारमा दुईजना व्यक्ति बराबर एक सुल वितरण गरिएको थियो झुल लिन आएका स्थानीय गाउँलेसँग संस्थाका प्रतिनिधि र गाविस सचिवले पन्ध्रदेखि एक हजारसम्म असुल गरेपछि स्थानीय रुष्ट बनेका हुन् नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ घटाएको छ हप्तामा साढे पचपन्न घण्टा लोडसेडिङ हुँदै आएकोमा आजदेखि सत्तालिस घण्टा मात्रै बिजुली जाने प्राधिकरणले जनाएको छ नयाँ तालिका अनुसार अब हप्तामा चार दिन सात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 सकियो सुजिता हमाल बिदा भए नमस्कार